पहिरोले ढाके झै बन पाखा ढाके झै बन पाखा पिरातीले ढाक्यो यी दुई आँखा आँखैको छायालाई मर्नै परे छैमा पाखा पिरा तिने ठाको दुई आँखैको छायालाई मर्नै परे मरौला बरुमै छोडिदिन मायालाई मर्नै परे भेटन हुँदा मन पर्छ आँखेको छायालाई मर्नै परे मरौला बरुमै छोडिदिएन मायालाई तिम्रै नाम बोल्छ तिम्रै नाम परेको छायालाई मर्नै परे took